छ लक्ष्य छ निश्चित गन्तव्य छ देश तथा विदेशमा छरिएर रहनुभएका तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई एउटै मालामा गाँच्न हरेक हप्ता चाहिँ यो हप्ता पनि मुक्तक माला लिएर हामी उपस्थित भइसकेका छौँ प्रविधि समेसनमा कविता श्रेष्ठजी हुनुहुन्छ म मदन भण्डारी रहनेछु रातको एघार बजीसम्म तपाईँले हामीलाई एकानब्बे दशमलव समेघारमा पूर्वमा सिमानासँगै जोडिएका भारतका विभिन्न ठाउँहरूमा त्यस्तै W W W dot radio vision dot com dot NP log in गरेर संसारका जुनसुकै कुनामा रहेर पनि अहिले एकैसाथ सुनिरहेको हुनुपर्छ श्रोता तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा हार्दिक स्वागत हार्दिक नमस्कार उठेर भोलि बिहान सबेरै रुने काम नगर्नु उठेर भोलि बिहान सबेरै रुने काम नगर्नु कोमल हुन्छ मुटु छन् मेरै रुने काम नगर्नु हाँसी खुसी गरिदिनु बिदा हिँड्ने बेलामा बोल्नलाई सक्दिनँ म धेरै रुने काम नगर्नु बोल्नलाई सक्दिनँ म धेरै रुने काम नगर्नु अहो यसरी सुटुक्क सन्देश कसैलाई मुक्तकार सुरज पराजुलीजीको पोखरा लेखनाथ महानगरपालिका तेइस साविक चापाकोट सात कास्की उहाँको घर हो सुरज पराजुलीजी मुक्तकार सुरज पराजुलीजी यसरी नै हामीहरू समक्ष आउँदै गर्नुहुन्छ मिठो माया बोकेर आजको यो वसैमा सुरज पराजुलीजीका यिनी चुस्किला मुक्त घरहरूसँगै श्रोता मुक्तकको सिलसिला सुरु गर्न चाहिँ आज पनि तपाईँहरूले नै पठाउनुभएका मुक्त खराबहरू मसँग छन् तपाईँले मुक्तक माला at the rate Gmail dot कममा मुक्तक मेल गर्नुभएको छ मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा मुक्तक पठाउनु भएको छ म क्रमशः मुक्तक बोल्दै जानेछु तपाईँहरूले पठाउनुभएका मुक्त खराबहरू मसँग सुरक्षित छ श्रोता यो साता तपाईँको मुक्तक मैले कार्यक्रममा बोल्न भ्याइनँ भने अर्को साता पक्कै बोल्नेछु हामी सँगै रहनुहोस् म भने कार्यक्रममा मुक्तक नै बोल्छु ल जब मान्छेबाट मानवता हराउँछ जब मान्छेबाट मानवता हराउँछ जङ्गलमा स्याल एक होरो कराउँछ मनबाट अमन सैन हराउँदै जाँदा दुधे बालक पनि मुस्कुराउन डराउँछ दुधे बालक पनि मुस्कुराउन डराउँछ यो मुक्तक रुबी सत्यालजीको मैले कार्यक्रममा जोडे श्रोता रुबी सत्यालजीले मुक्तकसँगै आफ्नो सम्पर्क ठेगाना लेख्न छिटाउनु भएछ कार्यक्रममा म अर्को मुक्तक लिइहाल्छु उहाँसँग मुक्तक छ रुद्र कणेल आदर्शजीको जो देखिन्छ बाहिर त्यो भित्र नहुन सक्छ जो देखिन्छ बाहिर थियो भित्र नहुन सक्छ सबैको एउटै खाले चरित्र नहुन सक्छ आफन्त र साथीभाइ निगरानीमा राख्नु तपाईँ जस्तो मन पवित्र नहुन सक्छ तपाईँ जस्तो मन पवित्र नहुन सक्छ हो है रुद्र कणेलजी रुद्र कणेल आदर्शजीको यो मुक्त हाल उहाँ दक्षिण कोरियामा हुनुहुन्छ उहाँको स्थायी ठेगाना भने राप्ती साथ चितवन हो अर्को मुक्तक उहाँसँग छ श्रोता जयराम जया भावुकजीको सम्झौतामा दिन काटिरहेछु सम्झौतामा दिन काटिरहेछु मायाको टोरिनी बाटिरहेछु परदेशी जिन्दगीको के कुरा राम्रै चल्दैछ भनी ढाँटिरहेछु राम्रै चल्दैछ भनी ढाँटिरहेछु जयराम जया भापुकजी बाँके बर्दिया हरियालीको देशबाट भनेर हामीलाई मुक्तक लेखेर पठाउनु भएको छ मैले योभन्दा अघि पनि तपाईँको यो मुक्तक बोले जस्तो लाग्छ होइन होइन छैन छैन जस्तो पनि लाग्छ बोले भने पुनः बोले बोलेको छैन भने आज बोले कार्यक्रममा म हरेको मुक्तक लिन्छु श्रोता मसँग मुक्तक छ एचके दिदालजीको उम्लिएर पानी पनि पोखिन्छ भन्छन् उम्लिएर पानी पनि पोखिन्छ भन्छन् होसो ढोका अग्लो मान्छे ठोकिन्छ भन्छन् साँच्चै रहेछ भगवान् पनि त अन्धकारभित्रै सधैँ फलो गर्ने मान्छे रितिन्छ भन्छन् सधैँ फलो गर्ने मान्छे रितिन्छ भन्छन् एसके दितालजी टोखा नगरपालिका एक झोर माङ्गकाल काठमाडौँबाट यसरी हामीहरू समक्ष आउनुभयो अब भने श्रोता हामी कार्यक्रममा पहिलो गीत सुन्नेछौँ अविनाश रावलजीको मुक्तक मसँग रहेको छ अछामबाट उहाँले मुक्तक हामीलाई पठाउनु भएको छ अविनाश रावलजीका मुक्तक मुक्तकसँगै पहिलो साङ्गीतिक कोसेली तपाईँलाई श्रोता नपठाउनु तिमीले यार नपठाउनु नपठाउनु तिमीले यार नपठाउनु यसरी मलाई बारम्बार नपठाउनु बाप विवल हुन्छु अनि तडपिन्छु पनि तिम्रा यादहरू पनि बेकार नपठाउनु तिम्रा यादहरू पनि बेकार नपठाउनु चाहिँदैन तिम्रो माया रावलजीका मुक्त श्रोता यो गीत तपाईँले सुन्नुभयो कार्यक्रम मुक्तक मालामा सुन्नुभयो रेडियो भिजनमा हुनुहुन्छ म मुक्तक मालामा तपाईँहरूले नै पठाउनुभएका मुक्त लिइरहेको छु त्यता चोट लाग्दा यता नदुखे चाहिँ गरियो भने त्यता चोट लाग्दा यता नदुखे चाहिँ गरियो भने दिलको प्रस्ताव दिलले नै नसुने चाहिँ गरियो भने इसारामा म अन्तै चले के गर्छौ नि भन भोलि मनको चाह यी आँखाले नबुझे चाहिँ गर्यो भने मनको चाह यी आँखाले नबुझे चाहिँ गर्यो भने यो मुक्तक मुक्तकार शिला अस्तुजीको काठमाडौँ उहाँको घर हो निकै लामो समय पश्चात शिला अस्तुजी आउनुभयो कार्यक्रममा हामीहरू समक्ष म मुक्तक नै लिइरहेको छु अर्को मुक्तक मैले लिन्छु श्रोता मसँग मुक्तक छ सुरज बिका निर्दोषीको गाउँ सहर जताततै तिम्रै नामको हो हल्ला फैलियो गाउँ सहर जताततै तिम्रै नामको हो हल्ला फैलियो बच्चादेखि बुढाले तिमलाई भ्रष्टाचार सरकार सम्झियो आफूलाई असल कसरी कहलाउँछौ जनताका मुखबाट भाषण गरेर होइन व्यवहार गरेर देखाउने दिन नजिकियो भाषण गरेर होइन व्यवहार गरेर देखाउने दिन नजिकियो हो है व्यवहारमा देखाउनु पर्यो काम गर्नु पर्यो बोलेर मात्रै हुँदै हुँदैन सुरज निर्दोषी अछामबाट यसरी आउनुभयो हामीहरू समक्ष अर्को मुक्तक मसँग छ यो मुक्तक असमबाट नै प्राप्त भएको छ तर यो भने बटियामारी असमबाट एम कुमार रिजालजीले पठाउनु भएको छ गरिब जनतालाई ठगेर कमाउने नगर गरिब जनतालाई ठगेर कमाउने नगर अहङ्कारका छाडी रमाउने नगर असत्यले सधैँ शिर झुकाएरै बाँच्नुपर्छ साँचो बोल्नेको गर्धन समाउने नगर अहङ्कारका कितका छाडी रमाउने नगर एम कुमार रिजालजी बठियामारी असमका मुक्तकार यसरी आउनुभयो मुक्तकमाला at the rate Gmail dot कममा त्यस्तै श्रोता मसँग अर्को एउटा मुक्तक छ दिल्ली प्रसाद छतकुली डिपिजीको कैदीले कसरी टिकट पाए कारागारबाटै कैदीले कसरी टिकट पाए कारागारबाटै नियम मिचिन्छ यहाँ ए साथी सरकारबाटै यो देशमा कसरी शान्ति सुरक्षा छ भनौँ म दिन दहाडै गोली ठोकिन्छ व्यस्त बजारबाटै दिन दहाडै गोली ठोकिन्छ व्यस्त बजारबाटै ओहो यो मुक्तक दिल्ली प्रसाद सत्कुले डिपिजीको चैनपुर धादिङ उहाँको घर हो हाल मलेसियामा हुनुहुन्छ कार्यक्रम मुक्तकमालामा मालामा निकै पहिलेबाट नियमित रूपमा यसरी नै आउनुहुन्छ मिठो माया बोकेर आउनुहुन्छ अर्को मुक्तक मसँग छ श्रोता दिनेश बिसिजीको ए निष्ठुरी के रह्यो र अझै बाँकी किन आएकी ए निष्ठुरी के रह्यो र अझै बाँकी किन आए रसाउँदा रसाउँदै नयन सके थाकी किन आएकी समयमै मैले जाउँ हिँड भन्दा मानिनौ तिमीले आज अर्काको नामको घुम्टो ढाकी किन आएकी आज अर्काको नामको घुम्टो ढाकी किन आएकी दिनेश बिसीजी चौकुने गाउँपालिका चार बिजौरा सुर्खेत उहाँको घर हो हाल उहाँ वीरेन्द्रनगर सुर्खेतमा हुनुहुन्छ मुक्तक मिठो लेख्नुहुन्छ अर्को मुक्तक मसँग छ श्रोता परशुराम कार्कीजीको सडानन्द नगरपालिका पाँच भोजपुर उहाँको घर हो अब क्रममा परशुराम कार्कीजीको मुक्तक मुक्तकसँगै अर्को एउटा साङ्गीतिकको शैली तपाईँहरू समक्ष राख्न चाहन्छु परशुरामजीको मुक्तक मुक्तकसँगै अर्को एउटा साङ्गीतिकको शैली तपाईँलाई श्रोता सधैँ पीडाको सागरमा बहन सक्दिनँ म सधैँ पीडाको सागरमा बहन सक्दिनँ म जे भन्छु चुपचाप सुनि रहन सक्दिनँ म हिजो दिलचोर भन्यो आज विश्वास घाटी भयो अति भयो अब अरू सहन सक्दिन म भयो अति भयो अब अरू सहन सक्दिन म चोखो माया पुग्छ मलाई चाहिँदैन सुन चाँदी मलाई न्यानो माया दिए पुग्छ मलाई तिम्रो हृदयको कुना राखी मलाई सहन सक्दिन तिमीले अरू कसैलाई जानी नजानी छोएको aku परशुराम कार्कीजीका मिठा मुक्त खराबहरूसँगै श्रोता यो मिठो गीत रेडियो भिजन एकानब्बे दशमलव छ मेगा हर्चमा सुन्नुभयो कार्यक्रम मुक्तकमाला अहिले तपाईँ सुनिरहनु भएको छ मुक्तकमाला तपाईँ नियमित रूपमा सुन्नुहुन्छ सुन्ने चाह मनभरि हुँदाहुँदै पनि छुटाउनु भयो भने मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडी फेसबुकमै मदन भण्डारी सर्च गरी मेरो प्रोफाइल रामशरण श्रेष्ठजीको blog Chisapani Nepal dot Blogspot dot com visit गरी प्राप्त लिङ्क क्लिक गरी कार्यक्रममा आफूले चाहेको बेला भ्याएको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ तपाईँले आफ्नो मोबाइलको प्ले स्टोरमा गएर नेपाली अडियो बुक डाउनलोड गरेर पनि हामीलाई सुन्न सक्नुहुन्छ श्रोता कार्यक्रमको आजको बसाइमा म तपाईँहरूकै मुक्त खराबहरू हालो फालो लिइरहेको छु म भने मुक्तक नै बोल्छु ल यो शरीर चारो र जिन्दगी पासो लाग्छ यो शरीर चारो र जिन्दगी पासो लाग्छ हरेक स्वास्थ्य अर्खन मृत्युको नासो लाग्छ जसै सोच्छु भूत वर्तमान र भविष्य फेरि रुन्छ मन कहिले न मजाले हाँसो लाग्छ रुन्छ मन कहिले न मजाले हाँसो लाग्छ मैले अर्को मुक्तक लिएँ यो मुक्तक मुक्तककार लक्ष्मण कुँवरजीको गुल्मी उहाँको घर हो हाल उहाँ युएमा हुनुहुन्छ लक्ष्मण कुँवरजी पनि आउनुहुन्छ हामीहरू समक्ष यसरी नै अर्को मुक्तक छ श्रोता मसँग सञ्जीव कुमार पटेलजीको आफ्नै आँखा अगाडि न्यायको बलात्कार भयो आफ्नै आँखा अगाडि न्यायको बलात्कार भयो दोषीलाई रिहाई र निर्दोषलाई कारागार भयो काखमा बच्चा राखी चिच्याउँदै भन्दै थिइन आमा हतियार अगाडि न्यायाधीशको कलमको हार भयो हतियार अगाडि न्यायाधीशको कलमको हार भयो ओहो सञ्जीव कुमार पटेलजी सरलाई नेपाल उहाँको घर हो हाल उहाँ मलेसियामा हुनुहुन्छ पहिलो पटक हुनुपर्छ हामीहरू समक्ष उहाँ आउनुभएको अर्को मुक्तक मसँग छ श्रोता साहित्य प्रेमी सागर विश्वकर्माजीको नारीमाथि हिंसा हजारौं हजार भएको छ नारीमाथि हिंसा हजारौं हजार भएको छ सुन्नै नसकिने अन्याय अत्याचार भएको छ केही द्रव्य पिचासको हातबाट दैनिक जसो नानीहरू बेचबिखन र बलात्कार भएको छ नानीहरू बेचबिखन र बलात्कार भएको छ साहित्य प्रेमी सागर विश्वकर्माजी कैलाली उहाँको घर हो हाल उहाँ मुम्बई भारतबाट आउनुभयो उहाँ पनि पहिलो पहिलोपटक हुनुपर्छ हामीहरू समक्ष आउनुभएको अर्को मुक्तक मसँग छ श्रोता शिव अन्जान बुढाथोकेजीको मैले अरूसँग माया लगाएँ भने के गर्छौ मैले अरूसँग माया लगाएँ भने के गर्छौ पराईको हुन बाध्य बनाए भने के गर्छौ तिमी मेरो दिलमा बसेकी छु त भन्छौ साँच्चै मनदेखि नै हटाएँ भने के गर्छौ साँच्चै मनदेखि नै हटाएँ भने के गर्छौ के गर्ने होला जवाफको प्रतीक्षामा शिवञ्जन बुढाथोकीजी सल्यानुवाको घर हो हाल उहाँ मलेसियामा हुनुहुन्छ अर्को मुक्तक जय सङ्घर्ष सङ्गमजीको श्रोता मसँग रहेको छ तिम्रै छेउ फुल खसाए थाहा हुनुपर्ने तिम्रै छेउ फुल खसाए थाहा हुनुपर्ने मुसुक्कमा मुस्कुराए थाहा हुनुपर्ने तिमीलाई नै गन्तव्य सम्झेपछि प्रिया तिमी जता गयो उतै धाए थाहा हुनुपर्ने तिमी जता गयो उतै धाए थाहा हुनुपर्ने हो है थाहा हुनुपर्ने हो जय सङ्घर्ष सङ्गमजीको यो मुक्तक दिपाल डोटी उहाँको घर हो हाल उहाँ कतारमा हुनुहुन्छ अब भने श्रोता कार्यक्रममा हामी अर्को एउटा गीत सुन्नेछौँ सरु चापागाईजीको मुक्तक मसँग रहेको छ सरु चापागाईजीले मुक्तकसँगै आफ्नो सम्पर्क ठेगाना लेख्न छुटाउनु भएछ सरु चापागाईजीको मुक्तक मुक्तकसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई श्रोता तिमीलाई सम्झी पल पल रुन्छु भन्ने हजार छन् तिमलाई सम्झी पल पल रुन्छु भन्ने हजार छन् हरपल तिम्रै तस्बिर सुन्छु भन्ने हजार छन् कसरी विश्वास गरौँ यो पापी दुनियाँमा तिमीलाई नै दिल किरानी चुन्छु भन्ने हजार छन् तिमलाई नै दिल किरानी रानी चुन्छु भन्ने हजार छन् तिम्रा लागि ज्यान दिन्छु तिमी मेरो मनको राजा तिम्रा लागि ज्यान दिन्छु तिमी मेरो मनको राजा सँगै जिउने सँगै मर्ने हाम्रो चोखो चोखो नाता यो त सब भन्ने कुरान हो यो त सब भन्ने कुरान हो मात्रै फुर्सद हुन्छ यहाँ कोही अरूको बारे सोच्ने कसलाई फुर्सद हुन्छ यहाँ कोही अरूको बारे सोच्ने आफ्नो खुसी मेटाएर कोही अरूको पिर बोक्ने तिमलाई दिन्छु फुलै फुल म त लिन्छु काँडै काँडा तिमीलाई दिन्छु फुलै फुल म त लिन्छु काँडै काँडा यो त सब भन्ने कुरा न हो यो त सब भन्ने कुरा न हो हात बाचा आकाशको तारा छन् सुरुमा त बाचा बाधी आकाशको तारा छन् जब मिल्छ महल अनि झुप्रोलाई माया मार्छन् हाम्रो प्रेम नि स्वार्थ छ जुनी जुनीको यो साथ हाम्रो प्रेम नि स्वार्थ छ जुनी जुनीको यो साथ यो त सब भन्ने कुरा न हो यो त सब भन्ने कुरा न हो तिम्रा लागि ज्यान दिन्छु तिमी मेरो मनको राजा तिम्रा लागि ज्यान दिन्छु तिमी मेरो मनको राजा सँगै जिउने सँगै मर्ने हाम्रो चोखो चोखो नाता यो त सब भन्ने कुरा हो यो त साफ भन्ने कुरा हो सरु चापागाईजीको मुक्त खराबहरूसँगै श्रोता यो गीत तपाईँले सुन्नुभयो रेडियो भिजनमा मुक्तक माला तपाईँ सुनिरहनु भएको छ तपाईँको रेडियो सेटमा अहिले मुक्तक माला गुन्जिरहेको छ आजको यो बसाइमा म तपाईँहरूकै मुक्त खराबहरू लिइरहेको छु श्रोता जमिन छैन छैन घर सानातिनाको जमिन छैन छैन घर सानातिनाको महलमै ठोकिन्छ नजर सानातिनाको यो सहर राजा महाराजाहरूको रहेछ कसले गर्थ्यो र कदर सानातिनाको कसले गर्थ्यो र कदर सानातिनाको बडो मिठो बडो फुर्तिलो मुक्तक दिनेश तामेजीको श्रोता यो बजाङ उहाँको घर हो मुक्तकार दिनेश दामीजीका मुक्त खराबहरूसँगै अर्को मुक्तक म लिन्छु उहाँसँग मुक्तक छ दिनेश पुन्जीको आफूलाई नराम्रो त त्यति बेला लाग्छ आफूलाई नराम्रो त त्यति बेला लाग्छ जब आफन्तीको वचन करेला लाग्छ उता साउले मेरो घर कब्जामा लिँदै गर्दा यता तमासा हेर्नेहरूको मेला लाग्छ यता तमासा हेर्नेहरूको मेला लाग्छ ओहो दिनेश पुन्जीको यो मुक्तक भेरी गाउँपालिका दुई रुखको मुहाको घर हो अर्को मुक्तक म लिँदैछु मसँग मुक्तक छ देव छेत्री कुमाई देवजीको मेरो माया थुनामा राख्यौ र त मेरो माया थुनामा राख्यौ र त रोएँ त्यो मुटुमा पराइलाई डाक्यौ र तरोएँ जिन्दगीभर सँगसँगै स्वयात्रा गर्छु भने सँगै हिँड्दा बीच बाटोमै फाट्यौ र तरोएँ सँगै हिँड्दा बीच बाटोमै फाट्यौ र तरोएँ देव छेत्री देवजी कुपिण्डे सल्यानका मुक्तक मन यसरी आउनुभयो हामीले समक्ष अर्को मुक्तक बाबु विवासीको श्रोता मसँग रहेको छ मानिसको सिङ्गो जीवन नै नाटक भएपछि मानिसको सिङ्गो जीवन नै नाटक भएपछि अघि बढ्न खोज्दा खुट्टाहरू बाधक भएपछि ऊ आफूलाई मृत आत्मा ठान्दछ आजभोलि प्रत्येक कार्यमा आफ्नै मान्छे घातक भएपछि प्रत्येक कार्यमा आफ्नै मान्छे घातक भएपछि बाबु विवशी ओकलडुङ्गाका मुक्तकार अर्को मुक्तक मसँग छ सञ्जय घिमरेजीको आफ्नाले नै भत्काउँछन् गुण कुनै भर छैन आफ्नाले नै भत्काउँछन् गुण कुनै भर छैन खोल ओडेका बुवासाहरूको कुनै ठहर छैन पिठ्यौँमा छुरा रोप्नेहरू अघि पछि भए पनि तो दिलभित्र हुन्छेल मलाई कुनै डर छैन तो दिलभित्र हुन्छेल मलाई कुनै डर छैन सञ्जय घिम्रे पाणिनी गाउँपालिका पाँच मैदान अर्घखाँचीका मुक्तकार हाल थेगु दक्षिण कोरियामा हुनुहुन्छ अब भने श्रोता कार्यक्रममा म अर्को एउटा गीत तपाईँहरू समक्ष राख्न चाहन्छु मसँग मुक्तक परिवर्तन देवकोटाजीको रहेको छ धादिङ उहाँको घर हो हाल उहाँ सुकेधारामा हुनुहुन्छ परिवर्तन देवकोटाजीको मुक्तक मुक्तकसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई श्रोता तन होइन मन आज बिमार भएको छ तन होइन मन आज बिमार भएको छ कारण निश्चल प्रेमको हार भएको छ सरकार यो असल प्रेमीलाई न्याय दिए धनकै कारण प्रेममा अत्याचार भएको छ धनकै कारण प्रेममा अत्याचार भएको छ कति कमजोर तिम्रो सिउँदो सकिन कति कमजोर रहेछ र अर्थ लाग्छ मायाको तर हात दिनु धेरै अर्थ लाग्छ मायाको तर हात नछानिदिनु जति जे कति जे भो भै गयो मान मन्दिरमा सजाउनु कति कमजोर रहेछ भाग्य तिम्रो सिउँदो कोर्न सकिन कति कमजोर रहेछ रहर तिम्रो आँसु बुझ्न सकिन तर दोष कसैलाई नदिनु धेरै बाधाहरू अरूको तर दोष कसैलाई नदिनु जति जे भो भइ गयो मान मन्दिरमा सजाउनु जति जे भो भइ गयो मन्दिरमा सजाउनु कति कमजोर रहेछ भाग्य तिम्रो सिउँदो पुर्न सकिन कति कमजोर रहे परिवर्तन देवकोटाजीका खराबहरूसँगै श्रोता यो गीत तपाईँले सुन्नुभयो कार्यक्रम मुक्तक मालामा तपाईँहरूले नै पठाउनुभएका मुक्त खराबहरू आलो पालो जोड्दा जोड्दै कार्यक्रमको निर्धारित समय सकिन लागेको संकेत म पाइरहेको छु तपाईँलाई आजको हाम्रो यो बसाई कस्तो लाग्यो कार्यक्रम सुन्दै जाँदा तपाईँलाई पनि मुक्तक पठाउन मनभयो प्रतिक्रिया बाँड्न मनभयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ मुक्तकमाला at the rate Gmail dot कममा तपाईँले मुक्तक मेल गर्न सक्नुहुन्छ मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडीमा मुक्तक पठाउन सक्नुहुन्छ यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद प्रविधि सम्मिशनको निमित्त कविताजीलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई पनि सुटुक्क सम्झाउँदै मदन भण्डारी आजलाई भने छुट्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँ केही भागमा फरुन् शुभरात्री जय मुक्तक म बिर्सु कसोरी तिमी नै भनिदेऊ जाने निठुरी यो सम्झिने मन छ म बिर्सु कसोरी तिमी नै भनिदेऊ छोड्न यो सम्झिने मन छ म बिर्सु कसोरी तिमी नै देऊ, जाने नि